चाहिँ तपाईँलाई चाहिँ सित्तैमा पाउनुहुनेछ त्यस्तै जापान जानका लागि प्रोसेसिङको लागि तपाईँले तिस पर्सेन्ट छुट पनि पाउनुहुनेछ नारीता एजुकेसन कन्सल्टेन्सीबाट यो रहेको छ सौरा चोक टिभिएस सोरुम नजिकै रहेको छ यसमा चाहिँ तपाईँहरूले जापानिज जापानिज भाषाहरू सिक्न पाउनुहुनेछ एउटा भरपर्दो ठाउँ भन्नुपर्छ थोरैभन्दा थोरै लगानी लगाएर जापान जानका लागि तपाईँका लागि भरपर्दो संस्था नायता एजुकेसन कन्सल्टेन्सीलाई तपाईँले सम्झनै पर्ने हुन्छ जापान जानको लागि राम्रो काउन्सिलिङ र सजिलो प्रोसेसिङको लागि पनि तपाईँले सम्झनै पर्ने हो नारिता एजुकेसन कन्सल्टेन्सीलाई प्रोफाइल हुनुहुन्छ बाबुराम कणेल फोन हो शून्य छपन्न पाँच साठी नौ सय पचपन्न त्यसै मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार बाहन्न छयत्तर एक सय छ्यासी तपाईँले यसको बारेमा विस्तृत जानकारी लिनको लागि चाहिँ फोन गर्न सक्नुहुनेछ अनि जानकारी लिन सक्नुहुन्छ यो जानकारी गराउन चाहन्छौँ हामी तपाईँलाई र आज आउने मध्ये विनर हुनेलाई चाहिँ तिन महिने जापानिज ल्याङ्ग्वेज सित्तैमा पाउ पढ्न पाउनुहुनेछ यो जानकारी गराउन चाहन्छौँ अर्पण क्विज टाइमको यो बसाइ यो एपिसोडमा छौँ उताबाट हात हल्लाइरहेका छन् राजले कोही हुनुहुँदैन कोही हुनुहुँदैन भनिराखेका छन् राज पनि आज साह्रै हँसिलो देखिराखेका छन् रमाइलो कुराकानी गर्छौँ हामी तपाईँसँग र रमाइला प्रश्नहरू गर्ने गर्छौँ आज हामीसँग सातवटा प्रश्नहरू छन् तपाईँले चाहिँ कुन प्रश्न रोज्नुहुनेछ आएर रोज्न सक्नुहुन्छ र अलिकति अर्पण क्विज टाइमको नेम पनि भन्छु तपाईँलाई चाहिँ हामीले पाँचवटा क्वेसनहरू राख्छौँ पहिलो राउन्डमा दुईवटा र दोस्रो राउन्डमा तिनवटा प्रश्नहरू राख्छौँ र पहिलो राउन्डमा दुईवटा प्रश्नहरू राख्दाखेरि तपाईँले दुईवटै प्रश्नको एन्सर चाहिँ तपाईँले गलत गर्नुभयो गलत दिनुभयो भने हामीले दोस्रो राउन्डमा लान सक्दैनौँ तपाईँलाई त्यसैले तपाईँले चाहिँ पहिलो राउन्डको कुनै दुईवटामा कुनै एउटा चाहिँ तपाईँले मिलाउनै पर्ने हुन्छ दोस्रो राउन्डमा जानका लागि यो जानकारी पनि तपाईँलाई राखेँ यो नियम पनि राखिसकेका छौँ अर्पण क्विज टाइमको यो एपिसोड हामीले खुला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुन्छ यतिखेर तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि यतिखेर यो श्रृङ्खलालाई सुनिरहनु भएको छ र सुन्न पनि सक्नुहुन्छ हामी तपाईँसँगै हरेक शुक्रबार यस्तै रमाइला प्रश्नहरू लिएर आउने गर्छौँ र तपाईँसँग रमाइला कुराकानी गर्छौँ रमाइला प्रश्नहरू राख्छौँ र तपाईँलाई पनि हामी यस्तै हरेक दिन गराउनेछौँ हरेक दिन भन्नाले हरेक हप्ताको हरेक शुक्रबारको दिन चाहिँ हामी यस्तै रमाइला प्रश्नहरू गर्ने गर्छौँ र कोही साथी हुनुहुन्छ भनेर मलाई इसारा पनि मिलिराखेको छ राजले भनिराखेका छन् तर के गर्ने <laughs> गइसक्नु भएको छ भनेर सङ्केत आइराखेको छ आज अलिकति फोनमा पनि समस्या आइराखेको छ त्यसै भनिराखेका छन् किनकि अलिकति मौसमको खराबीले गर्दाखेरि पनि यस्तो समस्या आउन सक्छ भनेर उहाँले भनिराखेका छन् ठिकै छ केही छैन साथीहरूले चाहिँ प्रयास गरिरहनु हुनेछ गरिरहनु भएको छ हामी एकदम एकदम एकदम खुसी हुन्छौँ किनकि तपाईँहरूले हामीलाई धेरै माया गर्नुहुन्छ हामीलाई साथ दिनुहुन्छ तपाईँकै साथ तपाईँकै हौसला तपाईँकै विश्वासले हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउनेछौँ र आगामी दिनहरूमा पनि अगाडि लैजानेछौँ तपाईँकै सल्लाह सुझावलाई हामीले अगाडि बढाउनेछौँ लिनेछौँ मनन गर्नेछौँ पक्कै पनि सल्लाह सुझाव पनि दिनुहुनेछ र दिन सक्नु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 आइराखेको छ फोनमा के गर्नुहुन्छ के गर्ने है अझै पनि कुरा गर्ने मन थियो तर फोनको समस्याले गर्दाखेरि अब कुरा गर्न पाइँदैन भने त अब कसलाई के दोष दिने है ठिकै छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् लाग्न सक्छ भनिन्छ नि केही अलिकति मेहनत गरियो भने अथवा भनिन्छ नि केही ट्राई गर्यो भने पटक पटक होइन ट्राई अगेन गरिराखियो भने चाहिँ पक्कै पनि सफलता हात पार्न सकिन्छ भनेर पनि भनिन्छ त्यही भएर पनि हाम्रो पनि विश्वास छ पक्कै पनि तपाईँ आउनुहुनेछ भनेर ठिक छ हामी रमाइलो गीत सुन्नेछौँ यतिखेर अलिकति मौसम पनि त्यस्तै त्यस्तै परिराखेको छ मौसमले पनि हामीलाई अलिकति च्यालेन्ज गरिराखेको अवस्था छ रमाइलो गीत राजले बजाइराखेका छन् र नाच्न खोजिराखेका छन् राज ठिकै छ हामी यतिखेर यो रमाइलो सङ्घ तपाईँको माझमा राख्छौँ र फेरि पनि आउँछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ फोन डायल गर्दै गर्नुहोस् आउँदै गर्नुहोस् हामी तपाईँसँग बोल्छौँ यतिखेर भने यो मिठो साङ्गीतिक आवाज तपाईँको लागि यो मिठो सङ्ग सँगसँगै हामी फेरि पनि उपस्थित भइसकेका छौँ टेन्सनमा <laughs> राज छन् अनि तपाईँकै आफ्नै साथी सुभाष छु तपाईँसँगै रमाइला कुराकानी गर्छौँ हामी रमाइला प्रश्नहरू राख्छौँ पनि कोही साथी हुनुहुन्छ भनेर मलाई इसारा मिलिराखेको छ स्वागत गर्छौँ हामी नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि रनपा बाह्रबाट जनकराज पाण्डे जनकराजी के छ तपाईँको खबर हामी पनि एकदम ठिकठाक छौँ जनकजीहरूको माया पाउँछौँ हामीलाई के हुन्छ हामीलाई कहिले पनि केही हुँदैन है अनि खाजा खानुभयो जनकजीले खाइसक्नु भयो अलिकति सोचेर भन्नुभयो है खानु भएको छैन के के हो <laughs> त्यही त अलिकति खाजा खाइसक्नु भयो भन्दाखेरि खाजा खाइसकेँ भन्नुभयो त्यही भएर भने कि है अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ जनकजीले सुन्नुहुन्छ है हामीलाई माया गर्नुहुन्छ नि है अनि जनकजी तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ थाहा छ है भनेपछि पहिला पनि आइरहनु हुन्थ्यो मलाई थाहा थियो है भनेपछि जनकजीले आज कति नम्बर रोज्नुहुन्छ अब कति कति बाँकी होला हाम्रो तपाईँले जुन पनि रोज्न सक्नुहुन्छ आज पहिलो कलर हो तपाईँ मेरो नम्बर तिन नम्बर तिन है लक्की थ्री त्यसो भए हामी ढिला नगरिकन तपाईँलाई प्रश्न राख्छौँ ध्यान दिएर सुन्नुहोस् है त नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मुक्तिनाथको मन्दिरमा कसको पूजा गरिन्छ विष्णु भगवानको हो सायद है के गरौँ तपाईँको एन्सरलाई हामीले फाइनल मानौ है के भन्छ त हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाब सही जवाब दिनुभएको छ जनकजी तपाईँलाई हामी दोस्रो प्रश्न राख्छौँ ध्यान दिएर सुन्नुहोला है त दोस्रो प्रश्न रहेको छ कुन दिनलाई नेपालको इतिहासमा कालो दिन भनेर चिनिन्छ यो गते भन्ने हो कि तपाईँले पुरै भन्नुपर्ने हुन्छ पढेको हो तर के गर्ने बिर्सियो है सोच्नु सोच्नुहोस् टाइम छ दुई हजार सत्र साल पौष एक गते ल म कन्फ्युजन भयो कि सोचमा पढ्यो दुई हजार सत्र साल एक गते पुस एक गते के गरौँ तपाईँको एन्सरलाई हामीले फाइनल मानौँ है ठिकै छ त के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ जनकजी कस्तो झटारो हान्दा पनि मिलेको है मैले सोसलमा क्लासको अहिले त्यही त अहिले चाहिँ कन्फ्युज हुँदा हुँदा पनि भनिदिँदाखेरि ठ्याक्कै मिलेछ है ठिक छ तपाईँलाई हामी दोस्रो राउन्डको पहिलो प्रश्न गर्दैछौँ ध्यान दिएर सुन्नु होला है त मध्य पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम कुन हो क्षेत्रीय सदरमुकाम कुन हो के हो वीरेन्द्रनगर सोच्नु समय छ के गरौँ फाइनल मानौ कि यसलाई फाइनल मानौ वीरेन्द्र मगरलाई ठिकै छ हाम्रो कम्प्युटर के भन्छ तपाईँको यो एन्सरलाई सही जवाफ जनकजी हजुर तपाईँको लागि दोस्रो प्रश्न राख्दैछौँ दोस्रो राउन्डको ध्यान दिएर सुन्नु होला है त स्विजरल्यान्ड अफ इन्डिया भनेर भारतको कुन ठाउँलाई चिनिन्छ भनेर भारतको कुन ठाउँलाई चिनिन्छ हो है होला होला के गरौँ तपाईँको एन्सर हामीले फाइनल मानौ है के भन्छ झटारो हान्यो है सबै झटारो हान्दाखेरि फल चाहिँ झरिरहेछ है ठिक छ अब यो झटाहरूले चाहिँ फल झर्छ कि झर्दैन हामी कम्प्युटरलाई सोध्छौँ है त के भन्छ हाम्रो कम्प्युटर <laughs> झरेन है जनकजी ठिक छ यसको सही एन्सर कश्मीर है त तपाईँको लागि अन्तिम प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नु होला रूपमती सुन्नु भएको छ नि है उपन्यास रूपमती त त्यही त रूपमती प्रथम नेपाली मौलिक उपन्यासका उपन्यासकार को हुन् के भन्नुभयो बालकृष्ण सम है त्यही हो है के गर्नु तपाईँको एन्सरलाई हामीले जनकजी फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ला तपाईँको जवाफ बिग्रियो त जनकजी यसको सइन्स रुद्रराज पाण्डे हो पार्टिसिपेन्टको लागि थ्याङ्क्स आज तिनवटा प्रश्नको सही एन्सर दिएर तपाईँले चाहिँ आफ्नो खातामा तिस अङ्क प्राप्त गरिसक्नु भएको छ जम्मा गराउन सफल भइसक्नु भएको छ रेडियो अन्तिमसम्म सुनेर साथ दिनुहोला तपाईँ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 बस्ने मन थियो तपाईँसँग रमाइला कुराकानी गर्दै तपाईँका तपाईँसँग चाहिँ रमाइला प्रश्नहरूको खेल खेल्ने मन थियो तर के गर्ने उताबाट चाहिँ राजले हात हलाइरहेका छन् नमस्ते नमस्ते गर्नुपर्छ अब भनेर भनिराखेका छन् के गर्नुहुन्छ यस्तै हो समयलाई पनि हामीले मान्नुपर्ने हुन्छ आज अलिकति फोन डिस्टर्बको कारणले गर्दाखेरि तपाईँको धेरै फोनहरू लिन सकिनँ र तैपनि आज एकजना साथी आउनु भएको थियो जनकराज पाण्डेजी र उहाँले चाहिँ आज तिनवटा प्रश्नको सही एन्सर दिएर आफ्नो खातामा तिस अङ्क प्राप्त गर्नुभएको छ र हामी जनकराजजीलाई धन्यवाद अथवा कङ्ग्रेचुलेसन गर्छौँ किनभने आजको विनर जनकराज पाण्डे हुनुभएको छ हाम्रो तर्फबाट जनकराज पाण्डेजीलाई फेरि एकचोटि कङ्ग्रेचुलेसन जनकराजीले आफ्नो पुरस्कार बनाउनका लागि चाहिँ अबको एक हप्ताभित्रमा आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको यो कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ पुरस्कार आफ्नो बनाउनका लागि हामी अर्पण क्विज टाइमको अन्तिम अन्तिमतिर छौँ ज जसले रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष हामीलाई सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ र आज ज जसले फोन गर्नुभयो लागेन तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि नै थ्याङ्क्स भन्न चाहन्छौँ र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेयरसम्म पुर्याउनका लागि साथ दिने राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको विनरलाई व्यवस्था मिलाइदिने नारिता एजुकेसन कन्सल्टेन्सी सौरामा रहेको छ उहाँका प्रोप्राइटर बाबुरामजीलाई पनि धेरै धेरै थ्याङ्क्स भन्दै अर्पण क्विज टाइमको यो एपिसोडबाट म सुभाष छुटिन्छु नमस्ते रमझनका लागि सुनो हजुर होइन है अङ्कल